नमस्कार स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट खबरमा छु म प्रेम सुनार श्रोता अबदेखि रेडियो रिपब्लिक अठासी दशमलव दुई मेगा हर्च बुटोल कालिका नगरबाट पनि ओजेलका खबर प्रसारण हुने भएको छ यस अवसरमा पहिलो पटक बुटोलबाट ओजेलका खबर सुन्नुहुने समस्त श्रोतामा हार्दिक स्वागत गर्दै उचित सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा राख्दछौँ रेडियो रेसुङ्गाको उत्पादनमा हरेक सोमबार साँझ सात पन्ध्र बजे रेडियो रेसुङ्गा र मङ्गलबार ठिक यसै समयमा रुरु एफएम चौरानब्बे दशमलव आठ मेगाहर्सबाट प्रसारण हुने ओजेलका खबर शुक्रबार बिहान सभा नौ बजे रेडियो रेसुङ्गाबाट पुनः प्रसारण समेत हुने गर्दछ श्रोता ओजेलका खबर समग्रमा समाजमा हामी एक आवाज हो तपाईँको समाजमा कुनै अनियमितता भ्रष्टाचार छ भने हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ साथै समाजको विकृति विसङ्गति ओझेलमा परेका स्थान र व्यक्ति हाम्रो कला संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ त्यसका लागि हामीले खबरको अन्तिममा एउटा न एउटा मौलिक गीत भाका पनि बजाउँदै आएका छौँ हाम्रो यही यात्राको आज हामी एक सय अठाइसौँ श्रृङ्खलामा छौँ आज हामी प्रस्तुत गर्नेछौँ पत्नी पीडित पुरुषहरूको कथा व्याथा विशेष श्रृङ्खला जसमा सन्तानको रहरमा सातवटी श्रीमती विवाह गर्ने एक पुरुष अहिले बुढेसकालमा एक्लै हुनुहुन्छ भने अर्का एक पुरुषको श्रीमती भतिजाले भगाएको भन्दै न्यायको खोजीमा हारगुहार गरिएको सम्बन्धी कथा व्याथा सुनाउनेछौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक new Maitri restaurant and bar अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar लाकुरीमन्स तमघास गोल्मी प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर आजको विषयवस्तु प्रस्तुत गर्नु पूर्व सर्वप्रथम सहयोग सम्बन्धी खबर केही हप्ता अघि अवैध सम्बन्धबाट कुमारी आमा बनेकी गुल्मी हङ्दीकी सुन्तली नेपालीलाई जापानबाट पठाइएको सहयोग प्राप्त भयो कि भएन त उहाँसँग हामी टेलिफोन सम्पर्कमा छौँ नमस्कार मेरो नाम सन्ताली नेपाली हो हङ्गी गाविस गुल्मी जिल्लामा वार्ड नम्बर चार हो तपाईँहरूले पठाइदिएको सहयोग पाएँ मैले पाँच हजार अनि कहाँको मान्छेले पठाइदिनु भएको सहयोग पाउनुभयो तपाईँले घनश्याम खरालले पठाइदिएको घनश्याम खरालले बुटोलबाट सुन्नु न आपचौरको डिएन खरालले तपाईँलाई जापानदेखि पठाउनु भएको सहयोग घनश्याम खरेल मार्फत आएको हो डिएन खरेलले पठाउनु भएको जापानबाट सुन्नुहोस् न सुन्तली बहिनी तपाईँलाई अहिले पाँच हजार पठाउनु भएको छ थप पाँच हजार रुपियाँ बुटोलबाट फेरि पठाइदिने र तपाईँले यदि पढ्न चाहे अथवा चाहिँ नि कुनै नोकरी गर्न खोजे बुटोलमा लगेर पढाउने अथवा नोकरी दिने भन्ने कुरा गर्नु भएको छ है उहाँहरूले अनि अरू कस्तो छ तपाईँले जसको गर्व हो भन्नुभएको थियो न्यायको लागि उजुरी दिन कतै लाग्नु भएको छैन कहाँ दिनु भएको छ हाम्रो मुक्ति समाज हजुर मुक्ति समाज गाविस होइन एउटा सङ्गठन अनि के भयो त अहिलेसम्म गर्दै हुनुहुन्छ अझै पत्ता लगाउनु लगाउन सक्नु भएको छैन हस्त ल सहयोग पाउनु भएको छ र थप सहयोगको लागि अन्य श्रोताले पनि गर्नु होला भन्ने अपेक्षा राख्दै बिदा चाहन्छु धन्यवाद धन्यवाद हजुर सहयोग प्राप्त गरेको यो खबर पछि जीवन रक्षार्थ सहयोगको अपिल सम्बन्धी खबर गुल्मीको नेटा गाविस वडा नम्बर सातका तिस वर्षीय गोपाल परियार यति बेला उपचार खर्चको अभावमा अस्पतालको शैयामा मृत्यु स्वीकार्न विवश हुनु भएको छ उहाँको जीवन रक्षार्थ परिवारजन यति बेला सबैसँग सहयोगको हात फैलाउँदै हिँड्नु भएको छ त उनै गोपाल परियारको जीवन रक्षार्थ हामीले उहाँका भाइ विनोद परियारसँग कुराकानी गरेका थियौँ सुनौ तपाईँको दाई हुनुहुन्छ नि गोपाल परियार गत पाँच महिनादेखि दुवै मृगौला फेल भएर अनि अहिले डायनासिस गरेर बस्नु भएको छ अरे होइन उपचार गर्ने पैसा भएन भन्दै हुनुहुन्थ्यो अलिकति केही रकम जुटेको जुटिन रकम त छ खासै त्यस्तो जुटिसक्यो भन्नाले अहिलेसम्म चाहिँ त्यस्तो हाम्रो अकाउन्टमा अझै जम्मा भएको छैन तर जारी चाहिँ छ कति जति रकम लाग्छ तपाईँको दाजुलाई बचाउनका लागि गोपाल परियारलाई बचाउनको लागि हाम्रो यसमा प्लान गर्दाखेरि तपाईँको भक्तपुर पुरमा यो मानव अङ्ग प्रत्यारोपण केन्द्रमा गएर डक्टरहरूसँग कुरा बुझेका थियौँ त्यहाँ डक्टरहरूले तपाईँको ट्रान्सप्लान्ट गर्दाखेरि तपाईँको पाँच लाखदेखि सात लाखसम्म खर्च हुन्छ तपाईँहरूले यति पैसा तपाईँहरूकै अकाउन्टमा हालेर आउनुपर्छ भन्दै हुनुहुन्थ्यो अहिले चाहिँ कहाँ भर्ना गर्नु भएको छ नि हाम्रो चाहिँ राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा डायलाइसिस भइराखेको छ त्यहीँ छ अरू चेकअपहरू ट्रान्सप्लान्ट गर्नको लागि चेकअपहरू चाहिँ वीर अस्पतालमा गरेको छ त्यस अस्पतालका एमडी डाक्टर ऋषि कुमार काफ्लेले तपाईँलाई सिफारिसको एक दाजुले सिफारिस गर्नु भएको छ सिफारिस पत्रमा चाहिने करिब पाँच लाख प्रत्यारोपण खर्च र अनि त्यसपछि पनि मासिक पन्ध्र हजार रुपियाँको औषधि चाहिँ खरिद गर्नुपर्छ भन्ने कुरा छ यत्रो रकम उठाउन सक्नुहुन्छ तपाईँहरूले हाम्रो अब यो त एकदमै यो रोग भनेको हेर्नुहोस् आफ्नो क्षमता आर्थिक समस्याहरूले पनि पुग्न नसक्ने यस्तो रोग रहेछ अब अहिले यो पलान गरी हाल्नु पर्यो के अरे अब अस्पतालमा डायलासिस गरी राख्दा पनि अब काठमाडौँको ठाउँ महँगाई भनेको अब तपाईँ तपाईँको चार पाँच महिनामा तिन लाखभन्दा माथि खर्च भइसक्यो हाम्रो हामीहरूको होटेलमा बस्ने खाने गाडी भाडा हिँड्ने अब अस्पतालमा जाने चेकअपहरू गर्ने गर्दाखेरि र ट्रान्सप्लान्ट गरिसकेपछि तपाईँको मासिक पन्ध्र हजारको औषधि खाँदै जानुपर्छ अरे यो बिरामीको स्वास्थ्यलाई चाहिँ ठिकै हुँदै गयो भने यो औषधि चाहिँ कम हुँदै जान्छ अरे कस्तो छ तपाईँहरूको आर्थिक अवस्था हाम्रो आर्थिक अवस्था भन्नुपर्दा त अब नाजुकै हो हामी एउटा खास गरी एउटा दलित वर्गको मान्छे पनि हो र घर परिवारमा हाम्रो एकदम ठुलो परिवार छ त्यसमा चाहिँ यो त एकदम असम्भव यत्रो पैसा जम्मा गर्नलाई अलिकति कठिनै परेको छ जस्तो यो चोटमाथि चोट भन्ने एउटा उखान जस्तै तपाईँको दाजु चाहिँ उता अस्पतालमा त्यो अवस्थामा हुनुहुन्छ अनि यता भाउजू चाहिँ कमला परिवार पनि पाठ्यघरमा चाहिँ होइन डेलिभरी भएको क्रममा यो पाठ्यघरमा चाहिँ मासु पलाएर दुई दुई पटक चाहिँ अपरेसन गराउनु पर्यो भन्ने सुनिन्छ यो के हो हजुर हो म चाहिँ त्यतिखेर यही पैसाहरू केही कलेक्सन गर्नको लागि म गाउँमा आएको थिएँ भाउजूको डेलिभरी केस सम्बन्धी गाउँमा पनि अब एक दिन र एक रात पुरा राख्यौँ गाउँमा पनि अब डक्टरहरू ल्याएर यताउता देखाउँदाखेरि गाउँमा भएन त्यसपछि बिहान जिप रिजर्भ गरेर टमगास जिल्ला अस्पतालमा ल्यायौँ यहाँ पनि बच्चा उल्टो भएको कारणले यहाँ अपरेसन गरेर निकाल्नुपर्छ यो अपरेसन चाहिँ यहाँ सामग्रीहरू हामीसँग अलि अभाव पनि पर्न सक्छ पहिला किनकि पहिला एकचोटि अपरेसन भइसकेको थियो पाठेघर सम्बन्धीको अनि ल जति सक्छ छिटो तपाईँले पाल्पा लैजानुहोस् भन्नुभयो र अनि प्रवासमा लगेर हामीहरूले अपरेसन गरे बच्चा निकालेका थियौँ बाह्र तेह्र दिन बसेको प्रवासमा त्यो नेटा गाविस वडा नम्बर छ कि रनमाया पुनले हामीलाई पटक पटक फोन गरेर त्यहाँको एकदमै बिचल्ली छ भनेर भन्दै हुनुहुन्थ्यो खबर बनाइदिन एकदम आग्रह गर्नुभएको थियो त्यहाँका गाउँवासी पनि लागेका छन् र तपाईँको बुवा हुकुम परिवार पनि व्यक्ति पछि नै सहयोग माग्दै हिँड्नु भएको थियो के कस्तो छ गाउँ स्थानीय तहबाट कतिको चाहिँ तपाईँको सहयोग भइरहेछ गाउँमा पनि मैले चाहिँ यो सहयोग रसिद भन्ने काठमाडौँदेखि बनाएर रसिदहरू ल्याएको थिएँ गाउँमा चाहिँ मैले एउटा कुनै एउटा भर भरपर्दो व्यक्तिहरू यस्ता यस्ता अलि ठुला बडा मान्छेहरू दाईहरू सरहरूलाई मैले दिएको छु अब त्यो एउटा रोसीमा अब पचास बिस हुन्छ के अरे त्यसमा लगभग उहाँहरूले छ सात हजार छ सात हजार उठाउनु भएको छ अरे सुनिन्छ तपाईँको दाई चाहिँ ऋण काटेर विदेश जानुभएको थियो र विदेशमा गएपछि पैसा कमाएर आउने बेलामा उल्टै ऋणको भारी बोकेर आउनुभयो र रोग बोकेर आउनुभयो भन्ने सुनिन्छ हो हजुर हो कहाँ जानुभएको थियो उहाँ चाहिँ कतारमा जानुभएको थियो मङ्सिर महिनाको पन्ध्र सोह्र गते चाहिँ दाइ उहाँ पुग्नु भएको थियो र फागुनको अन्तिममा चाहिँ उहाँ चाहिँ फर्केर आउनुभएको श्रोता हामी यति बेला गुल्मीको नेटा गाविस वडा नम्बर सात निवासी गोपाल परियारका भाइसँग छौँ आज हामी उहाँ गोपाल परियार गत पाँच महिनादेखि दुवै मृगौला फेल भएर काठमाडौँ स्थित अस्पतालमा भर्ना हुनुभएको छ यता उहाँका बुवा र यी भाइ विनोद परियार सहयोगको लागि विभिन्न व्यक्तिहरूसँग र यसरी सञ्चार माध्यमसम्म सहयोगको अपिल गर्न आइरहनु भएको छ र यहाँले सुनिरहनु भएको छ उहाँहरूको आर्थिक अवस्था पनि निकै नाजुक रहेको छ र करिब पाँच लाख तत्काल र पछि मासिक पन्ध्र हजार रुपियाँ औषधि दिन नसके नेटका गाविसका गोपाल परियारको ज्यान जाने अवस्था छ पक्कै पनि यो सुनिरहनु भएका श्रोताले जति सकिन्छ सहयोग गर्नुहुनेछ भन्ने हामी आशा राख्दछौँ अन्त्यमा रेडियो सुनिरहनु भएका श्रोतालाई के भन्न चाहनुहुन्छ मैले के भन्न चाहन्छु भने यो रोग भनेको सकभर त कसैलाई नलागोस् यो रोग भनेको एकदमै जटिल जटिल रोग रहेछ र तपाईँहरूले यदि सहयोग गर्न चाहनुहुन्छ भने प्लिज आफैलाई जस्तो सम्झेर जति सक्नुहुन्छ तपाईँहरूले सहयोग गरिदिनु होला हाम्रो कुनै पनि हाम्रो साथीहरूसँग कन्ट्याक्ट गरेर यो रसिद कटाउने कार्यक्रम पनि छ यदि साथीहरू भएछ भने जति सक्नुहुन्छ सहयोग गर्नु होला हुन्छ हामी पनि तपाईँको दाजु गोपाल परिवारको जीवन रक्षाको लागि पुनः पुनः समस्त श्रोतासँग आफूसके सहयोग गरिदिन आग्रह गर्दछौँ धन्यवाद धन्यवाद गर्नुहोस् श्रोता सन्तान भएनन् कि महिलालाई मात्र दोष दिने र दोस्रो विवाह गर्ने पुरुषहरू पछि गएर पछुताउने गरेका छन् त्यसको ज्वलन्त उदाहरण हुनुहुन्छ गुल्मीको फक्सिङ गाविस ओडा नम्बर पाँच निवासी पदमपाडी पाण्डे अघिल्लो श्रीमतीबाट सन्तान भएनन् भन्दै कर्मश सातवटी श्रीमती विवाह गर्नुभएका पाण्डेका आखिर अघिल्ली पत्नीबाट पनि सन्तान भएर कान्छीबाट पनि भए तर सन्तानको रहर त पुग्यो बुढेसकालमा कान्छी पत्नीको माया भने पाउन सक्नु भएन गत पन्ध्र सोह्र वर्षदेखि श्रीमती हुँदाहुँदै पनि एक्लै बस्नुभएका दण्डपाणी पाण्डे यति बेला सडक छाप जस्तै कहिले बुटोल त कहिले तमगास उदिनढुङ्गामा गीत गाएर आफ्नो विरह पोख्नुहुन्छ सुनौ उहाँसँग सडकमै गरिएको कुराकानी पहिला पहिला त रजा गज्जा सम्पत्ति होइन निकै राम्रो थियो भन्छन् गाउँमा तर गत बत्तीस वर्षदेखि तपाईँ यसरी घरमा तालचा लगाएर एक प्रकारले सडक छाप जस्तो भएर हिँड्नु भएको छ एक्कासी वर्षको उमेर भइसक्यो के के भयो तपाईँको जीवनमा पुष्टि पर्यो नहुने दिमाग पुष्टि गरी आइमी पनि यसलाई के गर्नुभयो अवश्य भएन मेरो छोडेर यसरी बत्तिस वर्षदेखि त्यत्रो परिवार हुँदा हुँदै पनि सातवटै श्रीमती बिहा गर्नुभयो कतिवटा बिहा गर्नुभयो तपाईँले सातै गरिदिएको आमाले गरिदिएको सन्तान अहिले आखिरमा त एक्लै त हुनुभयो के भयो छ अहिले दुःखै भयो के अब यस्तो बजार जानुभयो ठिकै थियो छ महिना नि खाना पर्नु दुःख भएन तपाईँ त अहिले पनि एकदमै हँसिलो फ्रासिलो हुनुहुन्छ बैसमा झन् के झिल्ली हुनुहुन्थ्यो कि भन्नुहोस् त असो त के झिल्के होइन बाबु गीत गाइयो तर मातेर चाहिँ गीत गाएर बिहा गरेको होइन आमाले गरिदिएको मन मात्र गरेको होइन आमाले कर्लाहरू गरिदियो निकै झिल्की चाहिँ हुनुहुन्थ्यो अरे नि तपाईँ <laughs> आमाले गरिदिनु भएको अनि के लाग्छ जीवनमा यसरी श्रीमतीबाट हेला छातोडी ल्याउँदाखेरि पनि के भयो तपाईँले हेलाको हेलै भन्नुभयो के हुनु हेला भइयो सेवाई होइन मेरो भइ भएन मेरो के लाग्छ जीवन कस्तो लाग्छ अहिले कस्तो लाग्ने बाबु हुने कुरा अघि हुने कुरा जाने हुने कुरा अलिकति ठिकै छु तपाईँले त निकै राम्रा राम्रा गीत गाउनुहुन्थ्यो लौ त अब पहिला चाहिँ नि यो वाली अब गाइदिनुहोस् न एकचोटि गाउने छुपुरा छुपु धानै र रोप्ने फाटक बिउ सन्जेल छुपुरा छुपु धानै र रोपे मुहातको बिउ सन्जे भलै र खाम्ला भलै र बाबाको जिउ सन्जेल भलै र खाउँला भलै र लाउँला बाबाको जिउ सन्जे लौ लौ लौ हजुर हजुर अनि आजभोलिको नयाँ के छ तपाईँसँग यो असारको यति एउटा गाउँ नि अझै एउटा गाउनुहोस् न त असारको खेतीले ल्याई कालीले ल्याई ढुङ्गी र मुडी खेतीले सिहोरा हजुरलाई छोडी म पहिला जान्छु रैन त बेहोरा लौ रैन त बेहोरा हजुरलाई छोडी म पहिला जान्छु रैन त बेहोरा सुन्नुहोस् न तपाईँ अब एक्कासी वर्षको हुनुभएको छ बिहा गरौँ जस्तो कस्तो हुन्छ क्या तपाईँलाई अब के बिहा भयो भने लाग्छ बिहा गरौँ जस्तो लाग्छ गरौँ त अब के गर्ने खै गरौँ मनले भने पनि अब के गर्ने भन्ने होला मन चाहिँ लाग्छ हजुर बुढो होइन <laughs> मन चाहिँ रङ्ग बुढो हुन्न भन्छ नि होइन अब यही गाउँ कि साइली गाउँ अब साइली गाउनुहोस् न मेरो माया साइली ए बनाको डोटे केटो साइले निटो रे मानक मेरो माया साइले यहाँ ए बनाएको डोटे केटो साइले नि चोरे मनाएको मेरो माया साइले कहाँ नए दिमला सुथरीले साइले तानेर यहीँ ल्याउला मेरो माया साइले कहाँ नए तिमला सुथरीले साइले तानेर ल्याउँला